लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज निर्वाचन सम्बन्धी आवश्यक ऐन कानूनमा सहमति जुटाउन आज बिहान बस्ने तय भएको उच्च स्तरीय राजनैतिक समितिको बैठक कंग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि स्थगित भएको छ एकीकृत नेकपा माओवादी नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरू नयाँ बानेश्वर पुगे पनि कंग्रेस सभापति कोइराला अनुपस्थित भएपछि बैठक स्थगित गरिएको नेताहरूले बताएका छन् कोइरालाले व्यस्तता देखाउँदै बैठक शुरू हुने बेलामा आउन नसक्ने जानकारी दिनुभएको थियो आजको बैठकमा संविधान सभाको नयाँ चुनावका लागि चाहिने आवश्यक ऐन कानूनका विषयमा सहमति जुटाउने नेताहरूले बताएका थिए अब अर्को बैठक बिहिबार बस्ने एकीकृत नेकपा माओवादीका महासचिव पुष्टबहादुर बोगटेले जानकारी दिनुभयो दलहरूबीच संविधान सभा सदस्य संख्या थ्रेस होल्ड र चुनावमा उम्मेद्वार दिनेको दिनेको योग्यताका विषयमा दलहरूबीच सहमति हुन सकेको छैन सहमति जुटाएर पन्ध्र गते गणतन्त्र दिवसको दिन चुनावको मिति घोषणा गर्ने दलहरूको तयारी पूरा नहुने देखिएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले राजनैतिक दलले भन्दैमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशको पदबाट राजीनामा नदिने बताउनु भएको छ आजदेखि धुलेखेलमा शुरू भएको राष्ट्रिय जनसङ्ख्या नीति सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीमा सहभागी हुन पुग्नुभएका मन्त्री मल्लिकले सञ्चारकर्मीसँग कुरा गर्दै राजधानी राजीनामा माग गरेको कुरा राजनैतिक चर्चा मात्र भएको बताउनुभयो संविधानले नै प्रधान न्यायाधीश मन्त्री परिषदको अध्यक्ष हुने व्यवस्था गरेको उल्लेख गर्दै गर्दै उहाँले चार दलका कारण संविधान सभाको मिति घोषणामा ढिलाइ भएको बताउनुभयो हुम्लाको सिमीकोट विमानस्थलमा गोमा एयरको ट्विनटर विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ आज नेपालगंजबाट गएको गोमा एयरको नाइन ए एनएजेयु विमान सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रम एउटा टार पम्चर भएपछि धावन मार्गको दायाँतिर ठोकिएको थियो विमानमा रहेका चालक दलका दुईजना सहित नौजना यात्रु सकुशल छन् पूर्व पश्चिम राजमार्गको कावासोती नानगढ सडक खण्ड अन्तर्गत लोकाहा खोलामा गैरातीदेखि अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ हिजो मात्र निर्माण गरेको अस्थायी डाइभर्सन गैरातीको बाढीले बगाइदिएपछि गैरातीदेखि नै अवरुद्ध भएको थियो पुनः सो स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ आज सुनको भाउ तोलामा दुई सय रुपियाँ बढेको छ नेपाल सुन शान्ति व्यवसाय महासंघले आजका लागि छापावाला सुनको मूल्य तोलाको पचास हजार आठ सय रुपियाँ तोकेको छ हिजो तिन सय दस रुपियाँ घटेर तोलाको पचास हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य विगत केही सातादेखि अस्थिर रहेको छ आज तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपियाँ बढेर पचास हजार पाँच सय पचास रुपियाँमा कारोबार भएको छ पाकिस्तानको तालिबान समूहले पूर्व सैनिक शासक परवेज मुशरफलाई ज्यान मार्ने धम्की दिएको छ मुशरफमाथि हाल अनेकौं आरोप लागेका छन् भने उहाँ हाल प्रहरी हिरासतमा हुनुहुन्छ मुशरफमाथि पूर्व प्रधानमन्त्री बेनेजर भट्टको हत्या गरेको सन् दुई हजार सातमा आपतकाल लागू हुँदा न्यायाधीशलाई बर्खास्त गरेको तथा बलुचका एक विद्रोही नेताको सन् दुई हजार छमा भएको हत्यामा संलग्न भएको आरोप लगाइएको छ र मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तेइस रनले हराउँदै आइपिएल क्रिकेटको छैठौं संस्करणको उपाधि जितेको छ मुम्बईले दिएको एक सय उनपचास रनको लक्ष्य पक्षाएको चेन्नई नौ विकेटको क्षतिमा एक रनमा समेटियो दुई पटक फाइनल पुगेको मुम्बईले पहिलो पटक उपाधि जितेको हो आइतबार राति कोलकाताको इडन गार्डनमा पहिले ब्याटिङ गरेको मुम्बईले चेन्नईसम्म एक सय उनापचास रनको विजय लक्ष्य पेश गरेको थियो अवस्थ दिउँसो एक बजेको अर्पण खबर सकियो दुई बजे अर्पण समाचारका साथमा उपस्थित हुनेछौँ त्यतिन्जेलसम्मका लागि ध्रुवराज बिदा हुन्छ नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार विवाह होस् कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समारोहका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो Swayambhu party palace radio Arpan एक सय चार थोप्लो पाँच मेगा हल